नमस्कार रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायमा सहकर्मी महेन्द्र र प्राविधिक मित्र वीरेन्द्रसँगै म कार्यक्रम प्रस्तुता गवनको अनि स्वागत पनि रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायलाई सेभ द चिल्ड्रेनले सहयोग गरेको छ भने आरएसडीसी देवानगंज सुनसरी र popular FM ninety nine point five mega हर्सको संयुक्त साझेदारीमा तयार गरेको हो रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायमा हामी संरक्षणबाट वञ्चित रहेका वा त्यस्ता संरक्षणबाट वञ्चित हुन सक्ने सम्भावना रहेका बालबालिकाहरूलाई पुनर्स्थापन गर्नका लागि सबै सरकारवालाहरूको भूमिका तथा राज्यको दायित्वसँगै स्थानीयवासीहरूको सहभागिता अन्तर्गत उनीहरूको विचारलाई समेट्ने प्रयास गर्दछौ यो कार्यक्रममा त्यसैले तपाईँको परिवार छरछिमेक समाज समुदाय तथा अन्यत्र रहेका त्यस्ता बालिकाहरूको महत्वपूर्ण सूचनाहरूबारे जानकारी गराउन हामी सबैको दायित्व रहेकोमा हामी विश्वस्त छौं यो कार्यक्रम हरेक बुधबार साँझ सात बजेदेखि सात तीस बजेसम्म मात्र popular FM ninety nine point five mega हर्चको तरंगबाट र संसारको कुनै कुनाबाट सुन्न चाहनुहुन्छ भने तपाईहरूले W W W popular FM dot net dot एनपीमा मा लगन गरी सुन्न सक्नुहुनेछ बाल बालिका शान्ति क्षेत्र हुन् समाजका अभिन्न अंग पनि हुन् यही यथार्थता आधिकारिक रही हालका दिनहरूमा बालबालिकाका मुद्दाहरूले संस्थागत रूपमा नै स्थान पाउन थालेका छन् बाल अधिकार सम्बन्धी महासन्धि अनुसार बाल अधिकार संरक्षण सम्वर्धन परिपालना र परिपूर्तिको प्राथमिक दायित्व राज्यमा जान्छ प्रतिबद्धताको हिसाबले नेपाल अन्तर्राष्ट्रिय जगतमा नै निकै नै अगाडि देखिन्छ बाल बालिकाको हितलाई मध्यनजर राखी राष्ट्रिय स्तरमै पहिलो पटक नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीको मौलिक हकमा बाल बालिकाको मुद्दालाई समावेश गरिएको छ बाल अधिकार सम्बन्धी कानून एम नीति नियमहरू निर्माण भएको अवस्था छ नेपाल सरकारले आर्थिक वर्ष दुई हजार चौसठी पैंसठी दुई हजार छ्यासठी सडसठीको लागि तीन वर्षीय नयाँ राष्ट्रिय योजना लागू गरेको थियो जसभित्र बाल अधिकारको संरक्षण र प्रवर्धनको निम्ति विभिन्न प्रावधानहरूलाई समावेश गरिएको पनि थियो सरकारी गैर सरकारी एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट बाल बालिकाको क्षेत्रमा विभिन्न प्रकारका कार्यक्रमहरू हुँदै आइरहेको छ कतिपय बाल बालिकाहरू घरेलु हिंसामा पीड़ित हुन पुगेका छन् बाल बालिकाहरूमा आर्थिक तथा सामाजिक समस्याहरू जस्तै विस्थापित भोकमरी गाँस बाँस औषधोपचार छाउपड़ी प्रथा कमलहरी प्रथा हलिया प्रथा जातीय विभेदको शिकार हुन पुगेका छन् बाल बालिकाहरू बाल बालिकाको क्षेत्रमा विभिन्न बाल संरक्षण गृहहरू सञ्चालनमा आए पनि कतिपयले न्यूनतम आधारभूत मापदण्ड पूरा गर्न नसकेको र ती पनि अधिकांश शहरी क्षेत्रमा केन्द्रित रहेको स्थिति छ केन्द्रीय बाल कल्याण समितिले सैतिस जिल्लामा कुल चार सय चौवन्न बाल गृहहरू सञ्चालनमा रहेकोमा तीन सय एकतीस मात्र विधिवत सञ्चालनमा रहेको अवस्था नेपालमा देखिन्छ यसरी हेर्ने हो भने सकारात्मक कदमका बावजुद पनि ठूलो संख्यामा रहेका बाल बालिका अधिकारहरूमा बाँच्न पाउने अधिकार संरक्षणको अधिकार विकासको अधिकार र सहभागिताको अधिकार कुनै न कुनै रूपमा प्रभावित भएको अवस्था देखिन्छ नेपालमा राष्ट्रिय जनगणना दुई हजार अन्ठाउन्न अनुसार कुल जनसंख्याको चौध वर्ष मुनिका बाल बालिका उन्चालिस दशमलव तीन शून्य प्रतिशत सोह्र वर्ष मुनिका त्रिचालिस दशमलव एक तीन प्रतिशत र अठार वर्ष मुनिका सैतालिस दशमलव पाँच प्रतिशत प्रतिशत रहेका छन् यसरी हेर्ने हो भने बालबालिकाहरूको अवस्था दयनीय देखिन्छ नै रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायमा आज हामी रामगंज बेलगछियाका भीसीपीसी संयोजक दिलबहादुर गुरूङसँग गरेको कुराकानी सुनाउँदैछौं दिलबहादुर गुरुङ घर रामगञ्ज बेलगछिया वार्ड नम्बर एक म रामगञ्ज बेलगछिया गाविसको भिसिपिसीको संयोजक के काम गर्छ भिसिपिसीले भिसिपिसीले गाविसभरि रहेका परित्यक्त रहेका जोखिममा परेका बालबालिकाहरूलाई डाटा संकलन गरेर यकिन गरेर तिनीहरूलाई के किसिमको सहयोग गर्न सकिन्छ र त्यो सहयोगले उनीहरूको स्कुल जानमा सहयोग पुर्याउने उद्देश्यले हामी त्यस्तो किसिमको सहयोगहरू गरिरहेका छौँ गर्दै हुनुहुन्छ साह्रै गाह्रो छ नि काम गर्न काम गर्न त गाह्रो छ समुदायमा समुदाय एकदमै र पनि गरिराख्नु भएको छ गरिरहेछौँ हामी अब यस्तो काम गर्नुहुन्छ तपाईँ अब यो सहयोगको कुरा गर्दाखेरि यो सहयोग जुटाउनु पनि आफै पनि कठिन छ स्थानीय स्तरमा र यो बालबालिकाहरू परित्याग गरेका बालबालिकाहरूको सवालमा काम गर्दाको दरमियानमा तपाईँकै गाउँ विकासमा तथ्याङ्क हेर्दाखेरि बालबालिकाको सङ्ख्या कति पुगेको छ होला गत वर्ष हामीले तथ्याङ्क निकाल्दा पच्चिसजना थियो होइन तर यसपालि हामीले अहिले फेरि थपिरहेछौँ पाँच सातजना हामीले थपिसकेका छौँ र फेरि त्यो त्यस्तो किसिमको बालबालिकाहरू हामी वार्ड लेभलमा पारासोसियल वर्करहरू मार्फत जानकारी प्राप्त गरेर त्यस्तो नयाँ बालबालिकाहरूको तथ्याङ्क लिएर फर्म भरेर तिनीहरूलाई हामी ऊ गर्ने गरेका छौँ फर्म भर्ने काम मात्रै हुन्छ फर्म भरेर उनीहरूलाई सहयोगको पनि हामी सहयोग कसरी दिने कहाँबाट खोजी गर्ने कसरी ल्याउने सहयोग र उनीहरूलाई स्कुलसम्म कसरी पुर्याउने उनीहरूलाई अरू बालबालिका जस्तै अधिकारबाट कसरी सूचित गर्ने भन्ने कुरामा पनि हामी भिसिपिसीमा प्रत्येक मासिक मिटिङमा हामी त्यो किसिमको छलफल गरेर त्यो निर्णयलाई कार्यान्वयन गर्ने र बालबालिकालाई सहयोग गर्ने काम गर्ने अब बैठक गर्नुहुन्छ बैठकमा निर्णय गर्नुहुन्छ र निर्णय गर्दाखेरि त्यो बैठकमा खास गरेर होइन बालबालिकाको क्षेत्रमै तपाईँहरू निर्णय गर्नुहुन्छ हजुर त्यस्तो केही सम्झना छ कुन कुन विषयमा तपाईँहरू चाहिँ प्रस्ताव गर्नुहुन्छ र निर्णय गर्नुहुन्छ हामी खास गरेर स्कलर छात्रवृत्ति कसरी उपलब्ध गराउने अनि अर्को कुरो उनीहरूलाई त्यो जो संरक्षण संरक्षकको रूपमा जो अभिभावकहरू छ उनीहरूलाई पनि त्यो बालबालिकाहरू त्यस्तो किसिमको जोखिममा परेका बालबालिकाहरूलाई उनीहरूप्रति दायित्वबोध कसरी बढीभन्दा बढी दायित्वबोध कसरी गराउने भन्ने किसिमको अभिमुखीकरण गोष्ठीहरू सञ्चालन गर्ने त्यो अभिभावकहरूलाई बोलाएर यस्तो किसिमको बच्चाहरूलाई तपाईँहरूको सहयोगको एकदमै खाँचो पर्छ हामी पनि त्यस्तो किसिमको सहयोगको खोजी गरिरहेका छौँ र हामी सक्ने सहयोग तपाईँहरूलाई गर्छौँ भने तपाईँहरूले पनि आफ्नो ठाउँबाट ती बालबालिकाहरूलाई कमसेकम उनीहरूको भविष्यलाई राम्रो बनाउनलाई तपाईँहरूले पनि सहयोग गर्नुपर्छ भन्ने किसिमले अभिभावकहरूलाई हामी त्यो किसिमको तालिमहरू छलफलहरू गर्छौँ भने अर्को किसिमको जन्मदर्ताको समस्याहरू आउँदा हामी गाविससँग गएर त्यो जन्मदर्ताको कुराहरूमा त्यो गाविस सचिवहरूसँग गफ गरेर तिनीहरूको जन्मदर्ताको कुरो गर्छौँ भने स्कुलमा नाम नलेखाइरहेको अवस्थामा हामी गएर प्रत्येक विद्यालयमा पनि त्यस्तो किसिमको गफहरू गर्छौँ कुराहरू गर्छौँ र त्यो छलफलको माध्यमबाट त्यसलाई अगाडि बढाउँछौँ मिटिङमा उठ्ने कुराहरू मिटिङमा उठ्ने कुराहरू अनि सहयोग को बच्चालाई कस्तो किसिमको सहयोग गर्ने कुन बच्चालाई एकदमै बढीभन्दा बढी सहयोगको जरुरी छ र त्यस्तोको फाइनल लिस्ट गरेर हामी प्राथमिकताकरणको आधारमा हामी सहयोग वितरण गर्छौँ तर अहिलेको ट्रेन हेर्दाखेरि नि सुनसरी जिल्लामा लागू भएको यो कार्यक्रम नेपाल सरकारका प्रतिनिधि स्थानीय संस्था भनौँ गाउँ विकासका प्रमुख अहिले सचिव आफैले हेर्नुहुँदैछ सचिवहरूसँग कुरा गर्दाखेरि उहाँहरूले चाहिँ यस्तो परित्याग गरेका बालबालिकाको विषयमा केही पनि भन्न चाहनुहुन्न नेपाल सरकारले त्यस्तो केही पनि चाहिँ निर्देशित गरेको छैन भन्नुहुन्छ अनि तपाईँहरूले त्यो बालबालिकाको लागि चाहिँ अब सिटिजनसिपको कुरा पोख्त उमेर पुगिसकेपछि उनीहरूलाई त्यो त्यो म्यानेज गरिदिने अहिले तत्काल दर्ता कुराहरू अनि जन्मदर्ता गराउँदाखेरि चाहिँ स्थानीय सरकारले मान्छ र यसमा के छ भने अस्ति हामीले त एउटा तालिममा पनि कुरो गऱ्यौँ होइन यहाँ जिल्ला बाल कल्याण समितिको त त्यहाँ गफ गर्दा र एलडिओ मार्फत हामीले त्यो कुरो गर्दा जन्मदाताको सवालमा यदि सचिवले यदि त्यस्तो किसिमको बच्चाहरू कोही छैन यदि नेपालकै हो समुदाय एउटा सामान्य सरजमिन गरेर सचिवले ऊ गरेर जन्म दर्ता गर्दा केही हुँदैन गर्न सचिवको अधिकार छ भनेर त्यस्तो किसिमको म्यासेज पनि आयो र अस्ति हामीले भर्खरै रामगञ्ज चिया गाविसको सचिवलाई पनि हामीले त्यो किसिमको तालिममा ल्यायौँ तिन दिन र तालिममा ल्याइसकेपछि सचिवले पनि त्यस्तो किसिमको बालबालिका हाम्रो समुदायमा रहेछ यस्तो किसिमको हामीले सहयोग गर्नुपर्ने रहेछ हामी एउटा जिम्मेवार व्यक्ति भएको नाताले बालबालिकालाई हाम्रो ठुलो दायित्व रहेछ भन्ने कुरा बुझेपछि अहिले जे गत वर्ष पनि हामीले गाविसबाट अलिकति केही सहयोग जुटाएर बालबालिका क्षेत्रमा काम गऱ्यौँ भने यसपालि पनि सचिवले त्यो तालिममै प्रतिबद्ध भएर म उहाँले ल मसँग त ल अब एउटा कार्यक्रम बनाऊ बालबालिकालाई कसरी अगाडि अगाडि बढाउन सकिन्छ यी बालबालिकाहरू एकदमै जोखिममा परेको छ मलाई केही कुरो थाहा थिएन मैले थाहा पाएँ भनेर एकदम खुसी भएर अबको योजनाहरू बनाउनुहोस् अब कसरी सहयोग गर्न सकिन्छ बरु त्यसमा लागि परौँ भनेर सचिवजीले त्यो कुरो भन्नुभएको छ र हामीले त्यो त्यो किसिमको योजनाहरू पनि बनाइसकेका छौँ वार्षिक कार्ययोजना पनि बनाएका छौँ र त्यस्तो बालबालिकालाई कसरी अगाडि बढाउन सकिन्छ बढीभन्दा बढी सहयोग कसरी दिलाउन सकिन्छ भन्ने कुराले हामी गाविससँग लबिङ गरिरहेछौँ यता जिल्ला बाल कल्याणसँग दात्री निकायहरू छ स्थानीय सङ्घ संस्थाहरू छ विद्यालयहरू छ त्यस्तो किसिमको विद्यालयबाट पनि छात्रवृत्ति दिँदा त्यस्तो बच्चालाई वर्षेनी परोस् अरू नपरे पनि त्यो जोखिममा रहेका बच्चाहरूलाई नियमित रूपमा छात्रवृत्ति होस् अलिकति विद्यालयबाट पनि सहानुभूति किसिमको केही प्रोत्साहन स्वरूप उपलब्ध केही कुराहरू उपलब्ध गराउनु भनेर विद्यालयहरूसँग हामी अनुरोध पनि गरिरहेका छौँ र त्यस्तो किसिमको सकारात्मक कुरो छ भन्ने कुरो लाग्छ मलाई एउटा कुरा एउटा कुरा बुझ्न मन लाग्यो मलाई यो तपाईँको गाउँ विकासमा झन्डै झन्डै तिस बत्तीसजना बालबालिकाहरू परित्याग गरेको अवस्था देखियो अहिलेसम्मको डाटा हेर्दाखेरि अब यो बालबालिकाहरूको लागि तपाईँहरू आफै पनि काम गर्दै हुनुहुन्छ भन्ने कुरा पनि गर्नुभयो तर यो बालबालिकाको प्रकृति हेरौँ न कुन प्रकृतिका बालबालिकाहरू बालबालिकाहरू बढी छन् क्या अथवा हुनसक्छ परित्याग गरेका परिभाषाभित्र हेर्ने हो भने नै नभएको भन्ने कुरा व्याख्या गरिएको छ तर यो तिस बत्तिसवटा बालबालिकाको कुरा गर्दाखेरि धेरै जसो कस्ता कुन प्रकृतिबाट आएका छन् बालबालिकाहरू अब यहाँ धेरै जसो यो यस्तोमा के छ भने हाम्रो गाविसमा तपाईँको अब आधी जति यसो अभिभावक बाउ मरेको आमा मात्रै भएको अथवा आमा भएको आमा मरेको बुवा मात्रै भएको त्यस्तो केही बच्चाहरू पनि छ भने तपाईँको पच्चिस पर्सेन्ट जति बच्चा तपाईँको के छ भने बाबु आमा दुइटै नभएको के त्यस्तो किसिमको बच्चाहरू पनि हाम्रो गाविसमा छ र केही बच्चाहरू अपाङ्ग पनि छन् अशक्त अवस्थामा पनि छन् त्यस्तो किसिमको बच्चाहरू छन् धेरै जसो अब अब यो यस्तो बच्चाहरूको एउटा क्याटेगोरी कुरा गर्दाखेरि यसरी फरक तरिकाको बच्चाहरू देखियो भन्ने भन्ने कुरा गर्नुभयो र धेरै ठाउँमा के देखियो छ ट्रेन भन्दाखेरि यो बालबालिकाहरूलाई परित्याग गरेका बालबालिकाहरूलाई सब्सिडीको कुरा गर्दा सुविधाको कुरा गर्दाखेरि नि तपाईँको यो भिसिपिसीभित्र रहेका सदस्यहरूले नै अलिकति व्यवहारिकता अप्नाएन होइन जुन बच्चालाई चाहिँ बढी प्राथमिकता दिनुपर्ने हो त्यसलाई चाहिँ दिएन भन्ने कुरा पनि गुनासो आइरहेको अवस्था छ अहिले सुनसरी जिल्लामा तपाईँहरूको कन्डिसन के छ हाम्रो राबेमा हामी यस्तो बच्चाहरूलाई सहयोग जुटाउने कुरोमा हाम्रो प्रत्येक सहयोग गर्नुभन्दा अगाडि हामी निर्णय बैठक बसेर निर्णय गरेर मात्रै हामी त्यो कार्यान्वयन गर्छौँ र त्यसमा हाम्रो रामगञ्ज बेलगछ्यामा कुनै पनि काखा पाखा अहिलेसम्म भएको छैन हामी जसले पाउनुपर्ने त्यो जो बच्चालाई नभई नहुने प्राथमिकताकरणको आधारमा हामी त्यो सहयोग जुटाइरहेका छौँ न कि त्यो कसैको नातावाद कृपावाद र यो बच्चालाई भन्दा नपाउनेले पाउने त्यस्तो किसिमको हाम्रो राबेमा भएको छैन हामी एकदमै बसेर निर्णय गरेर मात्रै वितरण गर्छौँ सबभन्दा ठूलो अहिले स्रोतको माध्यम यो क्षेत्रमा हेर्ने हो भने गाउँ विकास नै देखिन्छ यहाँको लागि गाउँ विकासले हेर्ने दृष्टिकोण गाउँ विकासले अबको योजनाहरूमा त्यस्ता बालबालिकाहरूको लागि छुट्टै बनाउने योजनाहरू के कस्ता छन् तपाईँले के पहल गर्नुभएको छ हामीले के छ भने गाविस सचिव पनि हाम्रो कमिटीमा हुनुहुन्छ होइन र बसेर हामी एक किसिमको निर्णय के गर्छौँ भने हामीले गावि भिसिपिसीको निर्णय हामीले गाविसमा पठाइसकेका छौँ र बालबालिकाको क्षेत्रमा जति रकम छुट्याइन्छ त्यो गाविसमा भरिमा त्यो जति सबै पैसा रकम भिसिपिसी मार्फत प्रत्येक बालबालिकामा त पुग्नु पर्यो चाहे बाल क्लबमा दिने पैसा होस् चाहे अरू कुनै बाल क्रियाकलापमा दिने पैसा होस् अथवा इसिडीमा बाल विकास केन्द्रमा दिने पैसा होस् त्यो एक द्वार प्रणालीबाट खर्च गरिनुपर्छ भन्ने उद्देश्यले हामीले त्यो किसिमको त्यहाँ सहमति पनि जनाइसकेका छौँ र गाविस सचिव पनि त्यसमा कन्भिन्स भइसक्नु भएको छ र अब हामीले बालबालिकाको क्षेत्रमा खर्च गर्ने पैसा नै भिसिपिसी मार्फत खर्च गरिनुपर्छ र त्यसको एउटा उपलब्धि पनि हुन्छ भन्ने उद्देश्यले हामीले एकद्वार प्रणाली रामगञ्ज बेलगछ्यामा लागू गर्ने उसमा तर्खरमा छौँ र त्यो अब यो आर्थिक वर्षदेखि सुरु पनि हुन्छ गाउँ विकास बाहेक अरू केही स्रोत छ त्यस्तो अब गाउँ विकास बाहेक हामीले अब त्यहाँ अब सेभ द चिल्ड्रेनबाट सहयोग आइरहेको छ होइन आरएसडिसी मार्फत त्यसै गरी अब हाम्रो प्लान एरिया भएको नाताले पनि प्लानबाट पनि बालबालिकालाई सहयोग हामीले जुटाइरहेका छौँ भने स्थानीय सङ्घ संस्थाबाट पनि अथवा स्थानीय सङ्घ संस्थाले पनि ल जति सहयोग गर्छन् तिनीहरूबाट पनि लिने र स्थानीय तपाईँको के छ भने अलिकति बुद्धिजीवी अथवा अलिकति हुने खानेहरूबाट पनि ल यस्तो किसिमको बालबालिकालाई तपाईँबाट के सहयोग हुन सक्छ जति सहयोग हुन सक्छ तपाईँले गर्नुपर्छ भनेर हामीले त्यो किसिमको एउटा अभियान पनि निर्णय गरेका छौँ र वार्षिक कार्ययोजनामा हामीले त्यो बनाएका छौँ र त्यस्तो किसिमको कार्यक्रमहरू हामी गरिरहेका छौँ बालबालिकाको क्षेत्र बालबालिकाको क्षेत्र अब अब यसरी काम गर्ने दर बिहानमा स्थानीय स्तरमा निकै ठुलो चुनौतीहरू पनि देखिन्छ हरेक एक्टिभिटिजमा सबैको चित्त नबुझ्न सक्ला त्यो अवस्थामा तपाईँ आफै पनि संयोजक भएको हिसाबले साँच्चै तपाईँको यो रामगंज बेलगछियामा बालबालिका यस्ता बालबालिकाको क्षेत्रमा देखिएका चुनौतीहरूलाई कसरी बुझ्ने भएको छ के त्यस्तो छ अब यो काम गर्न त एकदमै गाह्रो छ होइन जहाँ गयो केही कुरो बुझ्न जाँदा पनि के सहयोग दिनुहुन्छ भनेर एकदमै सहयोगको आशावादी छन् समुदायका मानिसहरू र हामीसँग साधन स्रोत कम भएको हुनाले पनि हामीले यस्तो किसिमको हामी काम राम्रो काम गर्न खोज्दैछौँ हामीबाट हुने सहयोग हामी अहिले तपाईँलाई हामी तत्कालै यो सहयोग गर्छौँ ऊ गर्छौँ भन्दैनौँ तर पनि हामी सहयोगको खोजीमा छौँ हामी यदि त्यस्तो किसिमको सहयोगहरू आयो भने हामी तपाईँ समक्ष त्यो सहयोग अवश्य ल्याउँछौँ र कमसेकम यो बालबालिकालाई तपाईँहरूले विद्यालयसम्म पठाउनुपर्छ यिनीहरूलाई यिनीहरूको भविष्यसँग राम्रो सम्बन्ध राख्नुपर्छ यिनीहरूलाई संरक्षण गर्नुपर्छ माया गर्नुपर्छ ममता गर्नुपर्छ भन्ने उद्देश्यले हामी समुदायमा अथवा त्यो संरक्षणसँग अथवा छिमेकीसँग अथवा स्थानीय सङ्घ संस्थासँग जोसुकै सरोकारवालाहरूसँग पनि हामी त्यस्तो किसिमको अनुरोधहरू गर्छौँ त्यस्तो किसिमको कार्यक्रमहरू लिएर जान्छौँ जसो ट्रेन कस्तो देखियो भने यस्ता बालबालिकाहरू परित्याग गरिएका बालबालिकाहरू अथवा गार्जेनविहीन बालबालिकाहरू को सवालमा यदि उठा उठान गर्ने हो भने विषय धेरै बालबालिकाहरूलाई चाहिँ त्यो कम्युनिटीमा नराखिकन बालगृहमा पठाउने अवस्थाहरू निकै देखिएको छ केही वर्षको ट्रेन यस्तो रह्यो र यो कन्डिसनलाई स्मरण गर्ने हो भने तपाईँको रामगञ्ज बेलगछियामा कुनै पनि बालबालिकाहरू त्यसरी बालगृहमा गएको केही स्मरण छ पठाउनु भएको छ हाम्रो राबे गाविसमा एकजना पनि छैन त्यस्तो बालगृहमा गएको एकजना पनि हामीसँग त्यस्तो किसिमको डाटा छैन हामी एकदेखि नौ नम्बर वार्डसम्मै घुम्यौँ घर घरै प्रायः जसो घुम्यौँ तर त्यस्तो किसिमको हामीसँग एकजना पनि डाटा छैन र अहिले फेरि प्लान नेपालबाट पनि त्यस्तो किसिमको डाटा सङ्कलन भएको छ होइन र त्यसमा पनि हामी घर घरै गयौँ भिसिपिसी मार्फतका केही साथीहरूले पनि त्यो काम जिम्मेवार लिएर गर्नुभयो तर त्यस्तो किसिमको एकजना पनि बालक अथवा बालिका त्यो बालगृहमा गएको अवस्था छैन आवश्यक ठानुहुन्न बालगृहमा पठाउनलाई अब बालगृहमा अब बालबालिका त्यो बालगृहमा आवश्यक भन्दा पनि त्यो बालबालिकाको चाहना लगेर त्यहाँ कोठामा एउटा कोठामा पुरै कोचेर खाँदिएर राख्नुभन्दा पनि उनीहरूको पनि अब त्यहाँ सीमित साथीभाइ सीमित ठाउँ मात्रै घुम्ने हो भने हामी अलि ठुलो मान्छे त केही फराकिलो दायरा खोज्छौँ भने त्यो बालबालिकाको पनि इच्छा चाहना हुन्छ होइन त्यो बालबालिकालाई पनि यसरी खुल्ला समुदायमा राखेर उनीहरूसँग सबैसँग घुलमिल गरेर उसले पनि आफ्नो भावनाहरू समुदायमा राख्ने समुदायको भावनाहरूले उसले ग्रहण गर्ने किसिमको वातावरण बालगिरियामा नभएको कारणले समुदायमा त्यो वातावरण भएको कारणले समुदायमा राख्दा नै त्यो बालबालिकाको अझ उनीहरूलाई राम्रो हुन्छ जस्तो लाग्छ मलाई राम्रो कुरा गर्नुभयो अब बालबालिकाले बालगृहमा राख्नु हुँदैन भन्ने तपाईँको मान्यता रह्यो र अहिले वर्ल्ड वाइज संसारको एउटा ट्रेन्ड यो चाइल्ड प्रोटेक्सनको कुरा उठाउँदाखेरि सेभ द चिल्ड्रेनले मुख्य विषय उठाएको चाइल्ड प्रोटेक्सन नै हो त्यसभित्र पनि यो परित्याग गरेका बालबालिकाको विषयमा चाहिँ छुट्टै एउटा इभेन्ट नै एउटा प्रोग्रामले सेभ द चिल्ड्रेनले हाइलाइट गरेको छ यो सबै कुरालाई हेर्दाखेरि सुनसरी जिल्लामा जसरी अहिले बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू होस् ती सबै सङ्घ संस्थाहरू चाहिँ स्थानीय सरकारसँग चाहिँ जोइन्टली जान खोजेको अवस्थाहरू छ र त्यो सँगसँगै अहिले चाहिँ यो महिला विकास कार्यालयसँग जोडिएको बालबालिकाको जुन कार्यालय छ योसँग जोडिएको कुराहरू तर कतै कतै यो आवाजहरू उठ्ने गर्छ कि बालबालिकाको क्षेत्रमा चाहिँ महिला विकास कार्यालय चाहिँ संवेदनशील छैन भन्ने कुरा हो र एकातिर अर्कोतिर यो गैर सरकारी संस्थाहरू बढीभन्दा बढी चाहिँ त्यही नेपाल सरकारसँगै जोडिएर जान खोजेको अवस्थाहरू छ अब यो महिला विकास कार्यालयसँग जोडिएको यो बालबालिकाको कार्यालयले कसरी तपाईँको गाउँ विकासमा चाहिँ काम गरिरहेको छ त्यस्तो केही फिल गर्नुभएको छ अब के छ भने केही समस्याहरू हामी बिचबिचमा पनि बालबालिका त बाल कल्याणमा आउँछौँ होइन र केही कुराहरू समस्याहरू हामी त्यहाँ राख्छौँ र उहाँहरूले पनि त्यो समस्यालाई रेस्पोन्स तरिकाले लिइरहनु भएको छ त्यस्तो किसिमको सहयोगहरू हामी आपतकालीन कोषहरू छ होइन तपाईँहरूले सिफारिस पठाउनुभयो भने हामी केही सहयोगहरू दिएर पठाउँछौँ भन्ने कुराहरू पनि गरिरहनु भएको छ सहयोग सहयोग दिएको अवस्था भेट्नु भएको छ हामीलाई त बारम्बार तपाईँहरूले त्यस्तो किसिमको आपतकालीन अवस्था परेकै बालबालिकालाई पठाउनु हामी सहयोग दिएर पठाउँछौँ भन्ने कुरो गरिरहनु भएको थियो हामीले त यस्तो किसिमको दैविक आपतकालीन अवस्था परेको बालक पनि हामीले त्यस्तो किसिमको समस्या नआएको कारणले पनि हामीले पठाएका छैनौँ तर अस्ति भर्खरै हामीले एउटा अपाङ्ग भएको यसो लडेर कम्मरै नउठ्ने किसिमको एउटा बालक थियो र त्यसलाई हामीले ह्विल चेयरको लागि सिफारिस गरेर पठाउँदा जे त्यही दिन हामीले जुन दिन सिफारिस पठायौँ त्यही दिन नै त्यो सामान पनि उपलब्ध भयो हामीले यहाँ महिला यहाँ महिला विकासमा पठायौँ महिला विकासले उहाँ पर सिफारिस लेखिदिएपछि त्यही दिनै सामान उपलब्ध भएर अहिले जस्तो बालक त्यस ह्विल चेयरमा हिँडिरहेको अवस्था छ त्यो बच्चाले सुविधा पायो सुविधा पायो त्यही दिनको त्यही दिन यहाँनिर अलिकति जोडौँ न तपाईँले चाहिँ आफ्नो गाउँ विकासमा बालबालिकाहरूको लागि विभिन्न प्रकारका कामहरू गर्नुहुन्छ भनेर भन्नुभयो अघि पनि साँच्चै टिपिकली कुरा गर्ने हो भने त्यस्ता परित्याग गरेका बालबालिकाहरूको लागि के के काम गर्नुहुन्छ हामी त्यस्तो समस्यामा परेका जोखिममा रहेका बालबालिकाहरूलाई हामी फर्स्ट त हामी उनीहरूलाई जसरी भए पनि स्कुलमा भर्ना हुनुपर्छ स्कुल उसले पढ्न पाउनुपर्छ अर्को कुरो उसले खाना पनि पाउनुपर्छ उसले कपडा लाउन पाउनुपर्छ त्यसमा हामी हामी बढी फोकस गर्छौँ बढीभन्दा बढी उसले स्कुल जान पाउनुपर्छ कसरी हुन्छ उसलाई स्कुल पठाउने हामी वातावरण सिर्जना गरिरहेका छौँ अहिले कन्डिसनमा अनि यो दात्री संस्थाहरूले अथवा नेपाल सरकारले दिने सहयोगको अवस्थाहरू के कुन प्रकृतिका सहयोगहरू उपलब्ध गराउँछन् अब दात्री निकायहरूले आय आर्जनको लागि त बालबालिकालाई तपाईँको के भन्छ उसलाई उसको पढाइमा उसको स्वास्थ्यमा उसको हेरचाहमा सहयोग पुर्याउने उद्देश्यले उसको संरक्षक जो छ त्यो परिवारमा केही वस्तुहरू गाई अथवा बाख्रा आय आर्जन उत्पादनको लागि अथवा किराना पसल कसरी त्यो त्यहाँबाट आय आर्जन गरेर त्यो बच्चालाई हेरचाह गर्न सक् छ भन्ने उद्देश्यले त्यस्तो किसिमको सहयोगहरू दात्री निकायले गरिरहेको छ भने हामी स्थानीय लेभलमा पनि अब कसैलाई कपडा किनिदिने कसैलाई यसो दस सेट कपी किनिदिने त्यस्तो किसिमको सहयोगहरू हामी गरिरहेका छौँ दात्री संस्थाहरूको नाम भन्न मिल्छ दात्री संस्थाहरूको नाम भन्न मिल्छ सेभ द चिल्ड्रेनले गरिरहेको छ होइन अब अहिले भर्खरै पनि अब हामी यहाँ प्लान नेपालको पनि एउटा प्रोग्राम छ उहाँहरूको त्यो कोकनले उ गरे लन्च गरेका छ प्रोग्राम र भर्खरै अब भिसिपिसँग बसेर त्यो केही व्यक्तिहरूलाई त्यो आय आर्जनको लागि भनेर केही बालबालिकालाई सपोर्ट गर्ने भनेर केही रकमहरू छ अब अस्ति अब केही अब केही दिनमै बसेर हामी निर्णय गर्छौँ र त्यो बालबालिकालाई हामी सहयोग नदोहोरियोस् एउटाले पाएको सहयोग फेरि पुनः उसैले त्यो सहयोग नपाओस् भनेर जो छुटेका छन् तिनीहरूलाई सहयोग दिनुपर्छ भन्ने उद्देश्यले अब भिसिपिसी र त्यो कोकनसँग बसेर निर्णय गरेर त्यो हामी कार्यान्वयन गर्छौँ छलफल गर्नुपर्ने अवस्था देखिन्छ अब अब हामी कार्यक्रमको झन्डै झन्डै अन्तिमतिर आइसक्यौँ ओभरअलमा हेर्दाखेरि यो बालबालिकाको क्षेत्रमा जसरी नेपाल सरकारले बनाएको एउटा पोलिसी छ बाल अधिकारको कुरा होइन र बाल अधिकारभित्र पनि संरक्षणका कुरा उसको विकासका कुरा होइन यी सबै कुरालाई हेर्दाखेरि के लाग्छ तपाईँलाई नेपाल सरकारले बनाए यो नीति पर्याप्त छ पूरक छ अब यो नीति अहिलेसम्मको नीतिले नै सम्पूर्ण बालबालिकाको हितमा काम हुन्छ भन्ने त होइन यसमा पनि परिमार्जित गर्दै लानुपर्छ यसमा पनि केही अझ जो जिम्मेवार निकाय छ जो जिम्मेवार व्यक्ति छ जो सरोकारवालाहरू छ सम्पूर्णले यसमा दायित्व बोध लिनुपर्छ किनभने अब यो एउटा संस्थाले अथवा एउटा भिसिबिसीले अथवा एउटा गाविस सचिवले मात्रै गरेर यो बालबालिकाको क्षेत्रमा पुग्दैन एज सम्पूर्ण समुदाय नै अथवा सम्पूर्ण सरोकारवालाहरू निकायहरू सम्पूर्ण यदि लागियो भने हामी यो बालबालिकालाई को क्षेत्रमा राम्रो काम गरेर एउटा बालबालिकाको भविष्य राम्रो बनाउन सक्छौँ जस्तो लाग्छ मलाई एउटा स्याबासीको कुरा पनि गरौँ है त यत्रो काम गर्दाखेरि जुन बालबालिकाहरूलाई तपाईँहरू यत्रो दिनरात मेहनत मेहनत गर्दै हुनुहुन्छ ती बालबालिकाहरू जसको संरक्षणमा रहेको छ के ती गार्जेनहरू आएर तपाईँहरूसँग बसेर ल तपाईँलाई धन्यवाद छ भन्ने त्यस्ता अभिभावकहरू पाउनु भएको छ कि छैन अब त्यस्तो अभिभावकहरू अब भेट्दा म हामी त यसो गाउँघरमा घुमिरहन्छौँ होइन र भेटेपछि पनि ठिकै छ के छ अरू पनि थप सहयोगहरू के छ यस्तो हुँदैछ प्रगतिका कुराहरू हामी सोध्छौँ उहाँहरूले पनि सोध्नु भएन भने पनि हामी सोध्छौँ के छ फलानु त्यो बच्चाको अवस्था के पढ्दैछ कि छैन के छ स्वास्थ्य स्थिति के छ भनेर हामी सोध्छौँ र उहाँहरूले पनि त्यो भएको कुराहरू भन्नुहुन्छ र समुदायमा घुम्दै जाँदा भेट्दै जाँदा कामले जाँदा पनि त्यस्तो किसिमको भेट हुन्छ गफगाफ हुन्छ अनुगमन तपाईँहरूको फित्तलै छ त्यसो भए अनुगमन हाम्रो हामी प्रत्येक वार्डमा हाम्रो पारा सोसियल वर्करहरू छ उहाँहरूबाट हामी प्रत्येक महिना रिपोर्टिङ लिन्छौँ र अहिले यो प्रत्येक घरभेट पहिले पन्ध्र पन्ध्र दिनमा थियो अहिले महिना महिना दिनमा घरभेट पर्छ र रिपोर्टिङ बच्चाको अवस्था के छ भनेर रिपोर्टिङ गर्नुपर्छ र अर्को कुरो हामी फेरि समुदायमै काम गर्ने भएको नाताले पनि हामी समुदायमा घुमिरहेका छौँ इसिडीमा e घुमिरहेका छौँ विद्यालयमा पनि बेला बेला यसो गएर गफ गर्छौँ सरहरूसँग बसेर त्यस्तो किसिमको बच्चाहरूको अवस्था के छ खास गरेर हामी केही विद्यालयमा त नाम टिपेरै दिएका छौँ फलानु फलानु बच्चाहरूको अवस्था अवस्थालाई तपाईँहरूले विशेष ख्याल गरिदिनुपर्छ यस्तो किसिमको बच्चाहरू हो बालबालिकाहरू हो यिनीहरूलाई बढीभन्दा बढी तपाईँ ले कसरी हुन्छ राम्रो अवसर दिनुपर्छ भनेर हामी सरहरूसँग पनि गफ गर्छौँ समुदायमा गाविसमा त्यस्तो किसिमको गफहरू गर्छौँ महत्त्वपूर्ण कुनै दुईटै योजना त्यस्ता बालबालिकाहरूको लागि भनिदिनुहोस् जो तपाईँहरूले चाहिँ लेटेस्ट तुरन्तै कार्यान्वयन गर्न सक्नुहुन्छ अब हाम्रो योजना भनेको हामी यो थप यो जोखिममा परेका बालबालिकाहरूको थप डाटा सङ्कलन गर्दैछौँ थप्ने योजना र अब हामी यो हप्ता दस दिनभित्रैमा हामी केही बालबालिकालाई फेरि हामी सहयोग गर्दैछौँ सहयोग भन्नु कस्तो खाले सहयोग होला हामी यसमा आय आर्जन त्यो परिवारलाई आय आर्जन पनि छ अनि स्कलरसिपहरू छ भर्खरै यो अस्ति हामी मिटिङ बसेर एउटा बाल एउटा बालकलाई हामीले स्कुल ड्रेस सपोर्ट गर्ने भनेर निर्णय पनि गऱ्यौँ एक हजार रुपियाँ बराबरको ड्रेस किनिदिने स्कुल जान अप्ठ्यारो भयो भन्ने कुरो आएपछि त्यो साथीहरूबाट त्यस्तो कुरो आयो हामी जाँदा पनि घर भेटमा जाँदा पनि त्यो समस्या देखेकोले हामीले त्यो बालकलाई ड्रेस स्कुल ड्रेस किनिदिने भनेर निर्णय गरेर त्यो कार्यान्वयनको उसमा गइसकेको छ प्रक्रियामा गइसकेको छ अब कार्यक्रमको अन्तिमतिर छौँ तपाईँ आफ्नो श्रोताहरूलाई आफ्ना त्यस्ता सेवाहरूलाई के भनिदिनु हुन्छ कार्यक्रमको मार्फतबाट म यो कार्यक्रमको मार्फतबाट म समुदायको अभिभावकहरूलाई समुदायको जिम्मेवार साथीहरूलाई सरकारवाला निकायलाई सम्पूर्णहरूलाई म के अनुरोध गर्न चाहन्छु भने हाम्रो समुदायमा रहेका जोखिममा रहेका बालबालिकाहरूलाई हामीले आआफ्नो तर्फबाट जति सक्छौँ जे सक्छौँ जुन किसिमले सक्छौँ उनीहरूको भविष्यलाई कसरी राम्रो बनाउने भन्ने कुरालाई सबैले हामीले सोचिदियौँ भने त्यो बालबालिकाको पनि भविष्य राम्रो हुनेछ र म सम्पूर्ण समुदायमा अनुरोध के गर्न चाहन्छु भने तपाईँको वरपर छरछिमेकमा गाउँघरमा त्यस्तो जोखिममा रहेका परित्यक्त रहेका बालबालिकाहरू यदि देखा परो फेला पार्नुभयो भने त्यस्तो किसिमको बच्चाहरू बालबालिकाको सूचना भिसिपिसीमा जानकारी गराउनु अथवा जिल्ला बाल कल्याण समितिमा अथवा पपुलर एफएममा पनि जानकारी गराइदिनु हुने यहाँहरूलाई यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु अहिले तपाईँ कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्राय सुन्नुभयो तपाईँ सबैलाई कस्तो लाग्यो हामीलाई लेखी पठाउन सक्नुहुन्छ त्यसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्राय popular FM ninety nine point five mega hertz Sunsari post box number शून्य सात त्यसै गरी आरएसडीसी देवानगंजको कार्यालय र जिल्ला बाल कल्याण समिति इनरवा सुनसरीमा पनि लेखी पठाउन सक्नुहुनेछ हस्त रेडियो कार्यक्रम सुरक्षित समुदाय हाम्रो अभिप्रायको निर्धारित समय सकिनै लागेको छ कार्यक्रम सुनिदिनु भएकोमा तपाईँ सबै श्रोताहरूलाई धन्यवाद अनि प्राविधिक मित्रले संयोजन गरिदिनु भएकोमा उहाँलाई पनि धन्यवाद दिँदै सहकर्मी महेन्द्रसँगै म कार्यक्रम प्रस्तुता गमन विदा हुन्छु नमस्कार शुभरात्री